यो मनमा तिमी छेउ यी आँखामा तिमी छेउ यो मनमा छ कि छैन भित्र मुटु छ कस्तो यसमा बरु छ शङ्का मायामा मेरो कहिले नहोस् कतै आशङ्का नहोस् कतै आशङ्का यी आँखामा तिमी छेउ it up here. तिमी छेउ देखाउन पोत गाह्रो